हो त्यो एक्लै संसारमा जन्मेको मान्छे राम्बी साम सादाको तर्फबाट सबै सबैलाई नमस्कार र साथमा तिलक ओलीको पनि हो यति बेला संसार आफ्नै गतिमा चलिरहेको छ संसारका सारा मान्छेहरू आफ्नै काममा व्यस्तको व्यस्तै छन् हो व्यस्तको व्यस्तै कोही केही गर्नमा व्यस्त कोही केही गर्नमा व्यस्त जे भए पनि सबैजना आफ्नै स्वार्थ पुरा गर्नमा व्यस्त आकाशमा जुन र तारा आफ्नै पारामा चम्किरहेका छन् नदी पनि आफ्नै गतिमा बगिरहेको छ हावा पनि मन्द मन्द गतिमा बहिरहेको छ यो व्यस्त संसारभित्रबाट म पनि आफ्नो व्यस्तता जाहिर गर्नको लागि अर्को एउटा नयाँ प्रस्तुतिको साथमा केवल हजुरको लागि कार्यक्रमलाई निरन्तरता दिन आइपुगेको छु आज सकेसम्म हजुरहरूकै भित्री मनका कुरा हुनेछन् सकेसम्म हजुरहरूकै भित्री मनका कुरा हुनेछन् भन्दिन हजुरका चाहना पुरा हुनेछन् कसै न कसैको त जीवनमा पक्कै मेल खाला कसै न कसैको त जीवनमा पक्कै मेल खाला कतिका चाहना पुरा त कतिका अधुरा हुनेछन् सकेसम्म हजुरहरूकै व्यक्ति मनका कुरा हुनेछन् भन्दिनँ हजुरका चाहना पुरा हुनेछन् भन्दिनँ हजुरका चाहना पुरा हुनेछन् माया प्रेम र जीवन यी तिनवटैको सम्मिश्रण रेडियो कार्यक्रम मध्येको एउटा त्यस्तो आनाका तान रेडियो कार्यक्रम केवल हजुरको लागि हजुरहरूकै भित्री मनलाई आधार बनाएर हजुरहरूकै भित्री मनको कुरा गर्न प्रयत्न गर्ने एउटा त्यस्तो रेडियो कार्यक्रम आउने गर्छ हरेक बुधबार राति सवा नौ बजे अर्थात् यसै समयमा हजुरहरूकै प्रिय radio radio station radio Uttarganga FM एक सय दुई मेगार्जी अनि अनलाइन प्रसारण radio Uttarganga dot ORG dot एनपीबाट एकैसाथ माया प्रेम र जीवन यी तिनवटा विषयमा केन्द्रित रहेर करिब चालिस पैँतालिस मिनटसम्म भए पनि मनलाई भावविहाल बनाउनु र वास्तविकतालाई भावुक तरिकाद्वारा प्रस्तुत गर्नु यो कार्यक्रमको विशेषता हो म भने यताबाट कुनै एउटा विषयमा केन्द्रित एउटा पात्र भएर एकहोरो भाव विहाल हुने गर्छु र हजुरहरू म नै भएर सुन्नुपर्ने हुन्छ मतलब म बोल्छु र हजुरहरू पनि बोलिरहेको म नै हुँ भन्ने तरिकाले सुन्नुपर्ने हुन्छ आजको यस श्रृङ्खला प्रेमसँग सम्बन्धित रहनेछ त्यसो त आजको यस श्रृङ्खलामा प्रेम जीवनमा आएको उतार चढाव झेलिरहेकाहरूको व्यक्ति मनको कुरा गर्न प्रयत्न गर्नेछु हेरौँ कहाँसम्म सफल हुन्छु कत्तिको हजुरहरूको व्यक्ति मनको कुरा गर्न सक्छु त्यो त हजुरहरू नै मूल्याङ्कन गर्नुहोला क्या र म एउटा प्रेमी भएर बोल्ने प्रयत्न गर्नेछु र हजुरहरूले पनि आफ्नो मान्छेलाई सम्झेर नै सुन्नुहोला यो मेरो विनम्रता आग्रह कार्यक्रम सम्बन्धी यति जानकारी गराएपछि अब भने आजको विषयवस्तुतिर मोडिन चाहन्छु मलाई छोडेर अन्तै गाकी हौ र सानो मलाई छोडेर अन्तै गाकी हौ र सानो पराएको आफ्नो मान्छे बाकी हौ र सानो पराईको आफ्नो मान्छे भाकी हौ र सानो मलाई छोडेर अन्तै गाकी हौ र सानो दुनियाँले यस्तै यस्तै सुनाउँछ आजभोलि दुनियाँले यस्तै यस्तै सुनाउँछ आजभोलि अर्कैको जीवनमा उदाकी हौ र सानो मलाई छोडेर अन्तै गाकी हौ र सानो पराईको आफ्नो मान्छे भाकी हौ र सानो कहाँ छेउ के गर्छौ कस्तो छ तिमीलाई कतै दुःखमा पो छौ कि तिम्रो मेरो भेट नभएको धेरै भइसक्यो तिमी त परिवर्तन भयो रे भन्ने सुन्छु हुन त अझै पनि पत्यार लागेको छैन तर दुनियाँले नराम्रो खबर सुनाइरहेछ त्यो कुरा कहाँसम्मको सत्य साँचो हो हुन त तिमीले भनेकी थियौ दुनियाँका कुरा नसुन्नु म हजुरलाई जीवनभर साथ दिन्छु हो यही तिम्रो वचनअनुसार लाग्छ दुनियाँ गलत बोल्दैछ तर हावा नचलिकन पात हल्लिँदैन भन्छन् तिमीभित्र केही न केही त कमजोरी पक्कै नै छ झनै यसमा तिमीले त्यस्तै खाली व्यवहार देखाएकी छौ आजभोलि न त तिमीले फोन गर्छौ न त मलाई तिमी यहाँ छौ भन्ने कुरा नै थाहा छ हिजोका दिनसम्म फोन हुन्थ्यो अनि तिमी फोनमा भक्का निएर रुन्थ्यौ अनि भन्थ्यौ हामी कहिले एक हुने मलाई अत्यार लागिसक्यो तर आज त्यस्तो भन्ने मान्छे किन अत्तो भत्तो भयो कुन लोकमा गयो कुन राजकुमार भेटायो कि रावणले सीतालाई हरण गरे झैँ कसैले हरण गरेर कतै साथ समुद्र पारी पुर्याएर किन यसरी एक्कासी लुप्त भयो मबाट पहिले यिनीहरूको प्रेम गाढा छ प्रेम भनेको यस्तो पो हुनुपर्छ उसले आजभोलि उसलाई त उसैले भुल्ने एटिकी छेरे भन्ने खबर सुनाइरहेका छन् यही खबर एक कान दुई कान मैदान हुँदै मेरो कानमा पनि पुग्यो र त आजभोलि यही खबर मानस पटालमा बान भएर ठोक्किरहेछ दिनानुदिन ठोक्किरहेछ सुन्छु बिस्तारै बिस्तारै तिम्रो मन परिवर्तन हुँदैछ अरे भनौँ कि परिवर्तन गर्दैछौ भनौँ मतलब मलाई बिर्सन छौ रे आफ्नो नजरबाट मलाई जबरजस्ती निकालेर अरूलाई नै बसाल्यौ रे इजोमा बसेको नजरभित्र हजुरको र मेरो मुटु एउटै हो मेरो मुटु भनेकी हजुर हो मुटु बिना कोही बाँच्न सक्छ र यस्तै धेरै भोलिकी थियो तिमीले कुनै दिन हिजोसम्म मेरो हक अधिकार लाग्ने मुटु अर्कैलाई हस्तान्तरण गर्यो रे सुटुक्कै पारेर अर्कैको नाममा नामसारी गर्यो रे मेरो अनुमति बिना र मेरो सही सहिसा बिना नै आजभोलि दिनहरू सबै तिम्रै क्षणिकमा आएको यादमा बितिरहेका छन् तिमीले बिर्से पनि मैले बिर्सन सकिरहेकै छैन हिजो पनि जति माया गर्थे आज पनि त्यति उत्तिकै माया गर्छु र त तिम्रो यादले साह्रै सताउने गर्छ तिमीलाई माया गर्ने मुटु बेसरी दुख्छ तिम्रो अनुपस्थितमा तिम्रै मात्र खोज तलास गरिरहेको छ यो मुटु यादै यादमा तात्तिरहेछ अनि आत्तिरहेछ पनि क्षितिज पारीको डाँडामा घाम डुब्न लागेसँगै तिम्रो याद आउने क्रम सुरुवात भइदिन्छ हामी दुवैको हिँड्ने बाटो एउटै हो दुनियाँ फरक बाटोमा हिँडोस् हामी एक बाटोमा हिँड्नुपर्छ भन्नेले आज अन्तै बाटो मोडेर जाँदैछौँ रे उसै त किस्मतमा खोट लागेको मान्छे त्यसै त दैवली ठगेको मान्छे झनै आफ्नो मान्छे भनाउँदा तिमीले पनि छोडेर जाँदैछौ रे हिजोसम्म लागेको थियो तिम्रो साथ पाएपछि जीवन अलि सोचे जस्तो हुन्छ कि अलि खुसीको आवाज गर्न पाउँछु कि यस्तै यस्तै रहरहरू सङ्गालेको थिए मनभरि के गर्नु म जस्तोले यस्ता सहर रहर सपना साँच्नु भेर्थ रहेछ तिमीले साँच्चीकै भुले हौ भने एक्लै जीवन जिउन त सक्दिन होला तर पनि एक्लै जिउने बानी पार्नु पर्यो किनकि सँगै जिउनको लागि कोही नभएपछि र भएकी पनि टाढिएपछि अरू उपाय के नै छ र मसँग तिमीले जे जे भन्थ्यौ त्यही त्यही माने तर तिमीले मेरो सोझोपनको फाइदा उठायौ यसको मतलब तिमी अवसरवादी रहेछौ तिमीलाई आफ्नो बनाउने सबै सपनाहरू चकनाचुर भए सिसा जसरी फुटेर गयो मेरो भाग्य कहिल्यै जोड्न नमिल्ने गरी सदा सदाको लागि सदा सदाको लागि हो सुन्छु तिमीले मलाई भुल्नै आँटिखेछ्यौ रे पराईको नजरभरि भुल्नै आँटिखेछ्यौ रे बस भुल्नै आँटिखेछ्यौ रे सुन्छु तिमीले मलाई भुल्नै आँटेकिन्छौ रे भुल्नै आँटेकिन्छौ रे पराईको नजरभरि फुल्ने आँटेकी छेउरे फुल्ने आँटेकी छेउरे तिम्रो साथ बिना अब त दिन होला म त सुन्छु पराईसँगै मोटो साटेकी छेउरे सुन्छु पराईसँगै मोटो साटेकी छेउरे तिम्रो याद आउँछ मलाई साथ आउँछ मुख दुख्छ मेरो नगटाउँ मैले कसरी अब मन रहर मान्नु छ एक्लै जिउने बानी पार्नु छ अब मन रहर मान्नु छ एक्लै जिउने बानी पार्नु छ तिमीले जस्तै छोड दिए नि चुपचाप स्वीकार्नु छ तिम्रो याद नगता घर मेरा बिहानी सँगै टुटेर गए बलियो मान्थे भाग्य रेखा जस्तै फुटेर गए दुख्छ मोटो पोल्छ छाती खप्न सक्दिन म दुख दुख्छ मुटु पोल्छ छाती, खप्न सक्दिन म राते सधैँ यस्तै बज्र पात किन पर्छ मै माथि तिमीले मलाई भुल्ने आँटेकी छौ रे पराईको भरे भरे आँटेकी छौ रे तिम्रो साथ बिना दिन होला म त सुन्छु सँगै मोटु साटेकी छेउ रे सुन्छु सँगै मोटू मोटु साटेकी छु रे मलाई सताउँछ मुख दुख्छ मेरो बेसारी भन तिमी बिना यो रात दिन कटाउँ मैले कसरी जीवनमा जित होइन हार पाएँ मैले जीवनमा जित होइन हार पाएँ मैले आँसु नै आँसुको उपहार पाएँ मैले आँसु नै आँसुको उपहार पाएँ मैले जीवनमा जित होइन हार पाएँ मैले कोही मान्छेलाई खुसी दिन सकिनँ केही गरी कोही मान्छेलाई खुसी दिन सकिनँ केही गरी मान्छेको चोला भेक धिक्कार पाएँ मैले जीवनमा जित होइन हार पाएँ मैले आँसु नै आँसुको उपहार पाएँ मैले मान्छेको चोला भेक्कार पाएँ मैले म रोएर भए पनि हजुरलाई खुसी दिन्छु म हारेर भए पनि हजुरलाई जिताउँछु हजुरको खुसी नै मेरो खुसी हो हजुरको जित नै मेरो जित यस्तै यस्तै शब्द बोलेर मेरो जीवनमाथि खेलवाड गर्न चाहेकी रहेछ उसले मलाई फसाउन चाहेकी रहेछ मतलब मलाई मलाई त के थाहा उसले झुट्ठो माया गरेकी छ भनेर त्यसो त म सोझो मान्छे उसलाई विश्वास गरेर उसकै आधारमा दुनियाँसँग खेल खेल्न राजी भएँ केही समयसम्म जित आफ्नै कोल्टोमा पारे पनि तर त्यो जित केवल क्षणिक थियो उसले खेलेको खेल रहेछ सुरु सुरुमा मसँग मिलेर साथ दिए जस्तो मात्र गरी तर आज दुनियाँसँग मिलेर जबरजस्ती हिजो जित हासिल पारेका प्रमाणपत्र समेत खोसेर जित आफ्नो हातमा पारे थाहा छैन उसले जितेकी हो कि हारेकी हो तर जितको परिणाम भने आफैसँग पारेर गए हिजो म हारेर हजुरलाई जिताउँछु नभने पनि त हुन्थ्यो नि आज दुनियाँसँग मिलेर मलाई खेल खेल्नै नदी गलत्याउनु थियो भने मलाई जिउन हजुर चाहिन्छ हजुर बिनाको जीवन त अर्थहीन हुन्छ मलाई जसरी भए पनि साथ दिनुहोस् यो दिल हजुरकै लागि खाली छ यस्तै यस्तै आश्वासन देखाएर आफ्नो दिलमा बास बस्न लगाई उसले बास बस्न गएर बसे पनि केही समयसम्म त तर आज हिजोमा बसेको दिललाई बाहिरपट्टि प्रवेश निषेध लेखेर काँडे तारले बारेर गए जीवनमा पहिलोपटक उसलाई माया गरेको थिएँ प्रेतको फुल फुल्दै थियो साथमा सुगन्धित पनि हुँदै थियो चाहना थियो त्यो फुल फुलाएर लोपलाग्दो बनाउँछु सौन्दर्यता छ मेरो जीवनभरि तर फुललाई गोटमेल गर्नु त कहाँ कहाँ उल्टै फक्र नलागेको फुललाई समेत सुकाएर गई असिना पानी पारेर मेरो दिल खाली छ भन्नुभन्दा पहिले पनि त बाँचिरहेको थिएँ जसो तसो तर उसले आफूसँग आकर्षित गर्न विभिन्न प्रकारका खेलहरू खेले मैले पनि उसको मायालाई नाइनस्ती गर्न सकिनँ र त मेरो मनमा प्रेमको फुल रोप्न दिएँ र रोपी पनि उसले फुल रोप्नलाई मेरो मनको बगैँचा उसकै नापमा सुम्पिए पनि त्यसपछि उसले बिस्तारै पीडितको फुललाई हुर्काउँदै लगी फुल फक्रिएर फलको सुरुवात गर्दै थियो त्यही फुललाई उखलेर अरू कसैको मनको बगैँचा खोस्नतिर लागि यसको मतलब मदेखि अगाई जे शान्ति त्यही पुरा भयो र मदेखि दिद मरे होला क्यार तर पनि आउँछ कि भनेर मनको ढोका खुला गरे उसको लागि कहाँ आउँथेँ र आउने भए किन जान्थ्यो होला र पनि भोलि भोलि भनेर टार्दै गएँ त्यो कक्षा नौको नेपाली किताबमा भैरव अर्यालले लेखेको जय भोलि निबन्ध जस्तो जसमा उल्लेख गरिएको छ हामी भोलि भोलि भनेर भन्छौँ तर भोलि आज भइसकेको हुन्छ हो त्यस्तै उसले पनि भोलि भोलि भने तर उसको भोलि आज भइसके पनि उसलाई भोलि भोलिबादले कहिल्यै छोडेन यस्तै गरेर धेरै दिन पर्खाए उसकै भरमा परे तर आज रित्तो हात मात्र छ न त उछे न त उसको माया नै ऊ जितेर गैया हारेर गई ऊ जितेर गैया हारेर गई नतिजा भैतिर पारेर गई बस नतिजा भैतिर पारेर गए साग सानी सा पानी साग हे बुझते रह गई या नतिजा गई नतिजा आफैतिर पारेर गई उजिते रह गई या हरेर गई नतिजा आफैतिर पारेर गई हिजो निम्ता दिई बाँच्न दिलमा हिजो निम्ता दिए बस्न दिलमा अझ काँडे तारले बारेर गई उजितेर गई या गई नतिजा आफैतिर पारेर गई बगैँचामा प्रितको एउटा फुल थियो बगैँचामा आकाशबाट सिना छारेर गई आकाशबाट सिना सारे गई भाइल घायल नै भए पनि मुस्कानको छुरा रोपी मारेर गई उजितेर गई यहरेर गई नतिजा आफैतिर पारेर गई सरेर गई हुर्काई अन्तै सरेर गई पर्खी मनको ढोका उभारी उभोली भन्दै टारेर गई उजितेर गई यहरेर गई नतिजा आफैतिर पारेर गए उजितेर गए या हरेर गए नतिजा आफैतिर पारेर गए हिजो निम्ता दिए बाँच्न दिलमा हिजो निम्ता दिए दिलमा अझ काँडे तारले पारेर गई उजितेर गई या हरेर गई नतिजा आफैतिर पारेर गई नतिजा आफैतिर पारेर नतीजा नतिजा आफैतिर पारेर गई आकाशका तारा झार्न सकिन होला र त टाढा गयो आकाशका तारा झार्न सकिन होला र त टाढा गयो तिमीलाई खुसी पार्न सकिन होला र त टाढा गयो के देख्यौ र माया लायो के भयो र माया मार्यौ के देख्यौ र माया लायो के भयो र माया मार्यौ सुनै सुनले सिगार्न सकिन होला र त टाढा गयौ आकाशका तारा झार्न सकिन होला र त टाढा गयो तिमीलाई खुसी पार्न सकिन होला र त टाढा गयो सुनै सुनले सिँगार्न सकिन होला र त टाढा गयो हो हिजो के देख्यौ र म प्रति आकर्षित भयो म प्रति प्रेरित भयो र आज के खोट भयो र मबाट टाढा भयो पहिले पनि त तिमीलाई थाहै थियो क्यार मेरो हैसियतको कुरा म महलभित्र बस्दिनँ चौरासी व्यञ्जन खाँदिनँ ढिँडो सिस्नो खाएर हुर्केको मान्छे हुँ भनेर मैले तिमीलाई भनेको पनि थिएँ चोको माया बाहेक अरू केही छैन मसँग अनि तिमीले भनेकी थियो मलाई अरू केही चाहिँदैन अरूको हजुरको माया भए पुग्छ बाँचे पनि सँगै बाँचौँला र मर्नै परे पनि सँगै मरौँला भनेर त्यो तिमीले आवेगमा बोलेकै रहेछौ केवल काल्पनिक कुरा रहेछ मेरो ज्यान हजुरप्रति अर्पित गरिसके भन्नेले आज मभन्दा धेरै सुख दिने मान्छे भेटायौ रे मेरो भन्दा बास राम्रो छ अरे गास राम्रो छ अरे म भन्दा पनि धेरै पढेको छ अरे यदि म गलत छैन भने म ठकुवा गरेर भन्न सक्छु उसले दिने बास गास दिन नसके तापनि उसले दिने जति माया भने पक्कै दिन्थे होला मसँग पनि त छ अर्को जस्तो मन अर्को जस्तो माया दिने मुटु आज भोलि उसले दिने जति माया मैले पनि त दिन्थेँ होला नि र सके जति दिएको पनि थिएँ आफ्नो ज्यानलाई धरापमा पारेर भए पनि तिम्रो निम्ति लागेकै हुँ र लाग्थेँ पनि जति सक्थे संसारका सारा खुसी तिम्रो लागि उपलब्ध गराउने थिएँ यदि तिमी मेरो भएको भए हिजो भगवान् मान्छे आज दान भए हिजोको फुल पनि आज काँडा भए हिजोसम्म तिम्रो जीवनभरि फुलेको फुल आज तीको काँडा हुन पुगे लाग्थ्यो त्यो दिलभित्र बस्छु तर के गर्ने तिमीबाट टाढा हुन पुगे ताकि तिम्रो मेरो दूरी टाढा भयो तिमी मेरो मान्छे भएको भए कति खुसी हुन्थ्यो होला त्यो खुसी शब्दमा समेत उल्लेख गर्न सक्दिनँ सँगै जिउने सँगै मर्ने सबै सपनाहरू सपना मात्र सीमित रहे सबै सपनाहरू चुडाएर गयो च्वाट च्वाट डोरी चुडाए जसरी जे सोचिन्छ ठिक विपरीत भयो भने कसको मन पो रुन्न होला र त्यसो त म कति रोएँ तिमी रुवाएर जानेलाई के थाहा मैले तिमीलाई चोखो माया दिएँ मनमुटु दे सारा जीवन नै समर्पित गरेँ तिम्रो नाममा तर व्यर्थ भयो त्यो सबै व्यर्थ तिम्रो मन जित्न सकिन केही गरे पनि तिम्रो सामु लायक हुन सकिन के गरौँ त गल्ती त मेरै हो नि किनकि मैले आकाशको जुन टिप्न खोजेँ जुन असम्भव थियो अझै पनि गर्वका साथ भन्न सक्छु भौतिक सुख महलको बास चौरासी व्यञ्जनको घाँस दिन नसके पनि उसले दिने जति माया त मैले पनि दिन्थेँ होला हो उसले दिने जति माया मैले पनि दिन्थेँ होला बस उसले जति माया तिमीलाई मैले पनि दिन्थेँ होला संसारका सारा खुसी संसारका सारा खुसी तिम्रै लागि खिन्थे होला संसारका सारा खुसी तिम्रै लागि खिन्थे होला सारा खुसी का सारा खुसी तिम्रै लागि किन्थे होला संसार का सारा खुसी तिम्रै लागि किन्थे होला मलाई कति पीडा भयो मैले मुटु दिएकै हो तर तिमीलाई घृणा भयो तिम्रा लागि परे बरु जानै पनि दिन्थे होला तिम्रा लागि परे बरु जानै पनि दिन्थे होला संसारका सारा खुसी संसार का सारा खुशी तिम्रै लागि किन्थे होला संसार का सारा खुशी तिम्रै लागि किन्थे होला नजाँदा नजाँदै पनि अवश्य दुरी दूर भइदिन्छ नचाहँदा नचाहँदै पनि अवश्य दुरी दूर भइदिन्छ समयको पनि आफ्नै खालको सुर भइदिन्छ समयको पनि आफ्नै खालको सुर भइदिन्छ नचाहँदा नचाँदै पनि अवश्य दुरी दूर भइदिन्छ हजुरसँगै रहने मन भए पनि त हजुर हजुरसँगै रहने मन भए पनि त हजुर के गरौँ त समय पनि चतुर भइदिन्छ नजाँदा नजाँदै पनि अवश्य दूरी दूर भइदिन्छ समयको पनि आफ्नै खालको सुर भइदिन्छ के गरौँ त समय चतुर भएपछि समयको गाडी हाम्रो के नै चल्छ र यदि यति बोल्छु अब भने हामी कार्यक्रमको आखिरमा आइसकेका छौँ त्यसो त आजलाई जानुपर्ने हुन्छ आजको कार्यक्रममा प्रेम जीवनमा आएको चढाव झिलिरहेका अर्को व्यक्ति मनको कुरा गर्न प्रयत्न गरेँ थाहा छैन कहाँसम्म सफल भए त्यो त हजुरहरूलाई नै थाहा होला अर्को श्रृङ्खलाको लागि हजुरहरूलाई मनै छुने लोकगीत छन् भने रामजी मलाई यो गीत एकदम मनपर्छ भनेर भन्नुहोला यसो गर्दा हजुरहरूको व्यक्तिमानको मनको कुरा गर्न धेरै राहत मिल्नेछ मलाई हवस् यति बेलासम्म रेडियो उत्तर गङ्गा फेम एक सय दुई मेगार्स र अनलाइन प्रसारण radio Uttar Ganga dot ORG dot एनपीमा सुन्दै हामीसँगै रहेर भाव बिहाल हुने हजुरहरूलाई धन्यवादका शब्द बोल्न चाहन्छु अनि धन्यवाद छ प्रविधि कक्षीमा रहेर मसँगै भाव विहाल हुने तिलक ओलीजीलाई पनि कार्यक्रमको लागि पैँतालिस मिनेटको समय उपलब्ध गराएर सहयोग गर्ने रेडियो उत्तरगङ्गालाई पनि धन्यवादका शब्द बोल्न कहाँ छुटाउन सक्छु र त्यसपछि धन्यवादका शब्द बोल्न चाहन्छु यस कार्यक्रमका प्रायोजकहरूलाई यस कार्यक्रमलाई प्रायोजक गर्नेहरूको नाम कर्मस्वरूपमा रुकुमबाट प्रकाशित एकमात्र समाचार प्रधान पत्रिका आह सञ्चार साप्ताहिक विभिन्न विज्ञापन र समाचार छाप्नु परेमा सम्झनुहोला जसको लागि सम्पादक मेघराज खड्काको मोबाइल नम्बर सन्तानब्बे चार पचासी एघार सात सय छमा फोन गर्न सक्नुहुन्छ अनि त्यस्तै गरी अर्को प्रायोजक राप्ती अफसेट प्रेस जहाँ विभिन्न किसिमका पत्रपत्रिका शुभकामना कार्ड विवाह कार्ड लगायत सम्पूर्ण किसिमका छपाई गरिनुका साथ lamination photocopy screen print computer typing तथा प्रिन्ट नाइलन छाप प्रिइङ्क छाप डेस्कटप सम्बन्धी सबै काम गरिन्छ त्यस्तै गरी कान्तिपुर पत्रिका गोर्खा पत्र पत्रिका हिमाल पत्रिका नेपाल पत्रिका काठमाडौँ पोस्ट पत्रिका साप्ताहिक पत्रिका युवा मञ्च पत्रिका शिक्षक पत्रिका यी सबै प्रकारका पत्रिकाहरू पाइनका साथै कक्षा एकदेखि बिएडसम्मका पुस्तकहरू पाइन्छन् अन्य सेवा सुविधाको लागि शून्य अठासी पाँच तिस शून्य तिरासीमा फोन गरे पढेर बुझ्न सक्नुहुन्छ त्यस्तै गरी अर्को प्रायोजक बागेश्वरी कम्प्युटर इन्स्टिच्युट यो इन्स्टिच्युट खलङ्गा बजारको माथिल्लो बजारमा रहेको छ मिडिया सुक नजिकै जहाँ विभिन्न कोर्समा कम्प्युटर पढाइन्छ र साथै इङ्ग्लिस ल्याङ्ग्वेज पनि पढाइन्छ आज बढी जानकारी लिन चाहनुहुन्छ भने त्यहाँका म्यानेजिङ डाइरेक्टर कस्तुप नेपालीलाई मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न बहत्तर शून्य उनासत्तरीमा फोन गरेर बुझ्न सक्नुहुन्छ त्यस्तै गरी अर्को प्रायोजक प्रकृति डिजिटल फोटो स्टुडियो यो फोटो स्टुडियो खलङ्गा बजार कालिका मन्दिरको ठिक अगाडि रहेको छ यस स्टुडियोमा फोटो सम्बन्धी सम्पूर्ण काम गर्नुका साथमा फोन फ्याक्स इमेल इन्टरनेटको व्यवस्था छ अन्य विस्तृत जानकारीका लागि चन्द्र कुँवरलाई शून्य अठासी पाँच तिस एक सय एकसठीमा सिधै सम्पर्क गरेर पुस्न सक्नुहुन्छ र त्यस्तै गरी अर्को प्रायोजक बागमती टेलर्स यो टेलर्स खलङ्गा बजारको सहित मैदानभन्दा अलि पर खोला जाने बाटोको बायाँ साइडमा रहेको छ जहाँ सबै प्रकारका सिलाइ सम्बन्धी काम गरिनुका साथै सिलाइ सम्बन्धी तालिम पनि दिइन्छ त्यहाँका ललित छिनालको मोबाइल नम्बर अन्ठानब्बे एक पैँसठी सन्ताउन्न तिन सय बाइसमा फोन गरेर आज धेरै जानकारी बुझ्न सक्नुहुन्छ अन्तमा केवल हजुरको लागि कार्यक्रमलाई प्रायोजन गर्ने सबैलाई एकमुष्ट रूपमा धन्यवाद बोल्न चाहन्छु हुन्छ अब त जानुपर्ने हुन्छ भोलि वैशाख पच्चिस गते विश्व रेड क्रस दिवस श्री सीता जयन्ती मैथली दिवस छब्बिस गति कानुन दिवस सत्ताइस गति विश्व मातृत्व दिवस अठाइस गति दम रोग दिवस उनातिस गते विश्व नर्सिङ दिवस र तिस गते निरिसिंह दिवस राम्रोसँग मनाउनुहोला एकतिस गते चण्डी पूर्णिमाका दिन नयाँ प्रस्तुतिद्वारा हजुरहरूको व्यक्ति मनको कुरा गर्न प्रयत्न गर्न आउनेछु त्यति बेला नै भेटौँला आजलाई म हजुरहरूकै व्यक्ति मनको कुरा गर्न प्रयत्न गर्ने बा बिहाल मान्छे राम्बी सा राम्बी साम साधक जान्छु जाँदा जाँदै मेरो काइला दाई गोविन्द गोठालेबाट साबार एउटा मुक्त यतै फाट्यो उतै फाट्यो टाले जिन्दगीलाई यतै फाट्यो उतै फाट्यो टाले जिन्दगीलाई गर्नुसम्म माया गरे साले जिन्दगीलाई गर्नुसम्म माया गरे साले जिन्दगीलाई यतै फाट्यो उतै फाट्यो टाले जिन्दगीलाई दिनभरि कामा गर्दै दिनभरि कामा गर्दै बनपाख मेलातिर दुःख कष्ट सहेर नि पाले जिन्दगीलाई यतै फाट्यो उतै फाट्यो टाले जिन्दगीलाई गर्नुसम्म माया गरे साले जिन्दगीलाई गर्नुसम्म माया गरे साले जिन्दगीलाई नमस्कार अर्को हप्ता भेटौँला हुँदैन र संसारा